तपाईँसँग छलफल गर्दैछौ हाम्रो बुझाइमा त के हो भने यो कैलाली कञ्चनपुर त अहिले पनि के भन्छ यो पहाडकै उपनिवेश हो हामी आन्तरिक उपनिवेशको दलदलमा छौँ सुदूरपश्चिमलाई थरोट भनेर भन्दा के असर पर्छ ल अखण्ड पनि नबनाऊ थरोट पनि नबनाऊ एउटा ढकिया भनेर एउटा नाम दिउँ हाम्रो एउटा प्रान्तको हाम्रो सद्भाव नबिगारौँ यसलाई यसरी चिरे पनि हुन्छ यसरी चिरे पनि हुन्छ वास्तवमा सिङ्गो मुलुकले भन्दा पनि कैलालीको समस्या पहिचान गर्ने कैलालीकै आँखाबाट वास्तवमा यसको पहिचान हुन सक्यो भने समस्या समाधान पनि हुन सक्छ र दिगो शान्ति पनि हुन सक्छ मुलुकमा समृद्धि हुन सक्छ पार्टीहरूले संघीयताका मोडलबारे आफ्ना घोषणा पत्र मार्फत खाका सार्वजनिक गरिसकेका छन् तर क्षेत्रगत रूपमा सुदूरपश्चिम कसरी बाँडिन्छ निर्कल हुन बाँकी छ यो कुरा तब टुङ्गिन्छ जब संघीय प्रदेश निर्माणका आधार संविधान सभाले टुङ्गो लगाउँछ अहिले चाहिँ मेरो हातमा नागरिक समाज संगठित भएर गठन भएको सुदूरपश्चिमाञ्चल सरकार मञ्चले प्रस्ताव गरेको सुन्दर सुदूरपश्चिमको खाका छ मञ्चले भनेको छ मध्य र सुदूरपश्चिमका चार अञ्चल महाकाली सेती कर्णाली र भेरीलाई समेटेर कर्णाली प्रदेश निर्माण गर्नुपर्छ कर्णाली प्रदेश अन्तर्गत भेरी सिंजा खप्तड नयाँ मुलुक र महाकाली उपप्रदेश बनाउन सकिने कुरा पनि प्रस्तावमा उल्लेख गरिएको छ तपाईँले सुनाउनु भएको यो खाका त्यहाँका नागरिकको आवश्यकता हो र त्यो सबैलाई मान्य हुन्छ भने पक्कै यो कुरा संविधान सभाले समेटला गणेशजी यसबारेको विस्तृत धारणा आज चाहिँ हामी कैलालीवासीबाट सुनौ न सुदूरपश्चिमाञ्चलवासीले खोजेको संहिता कस्तो हो त्यहाँको सम्भावना र प्राथमिकता कसरी निर्धारण गर्दा स्थानीयको हित हुन्छ आजको छलफल यसैमा केन्द्रित हुनेछ कैलालीको धनगढ़ीमा विषयमा गरिएको छलफलमा हुनुहुन्छ अखण्ड सुदूरपश्चिमको पक्षमा ओकालत गर्ने हरि रेग्मी नेपाली कांग्रेस कैलालीका पूर्व सभासद गोविन्दराज जोशी स्थानीय शान्ति समिति संयोजक वीरबहादुर जेठारा अधिकारकर्मी गोमा आचार्य थरूहट तराई पार्टीका माधव चौधरी र थारू नागरिक समाजका अध्यक्ष दिलबहादुर चौधरी छलफललाई सहजीकरण गर्दै हुनुहुन्छ रेडियो पश्चिम टुडेका दीर्घराज उपाध्याय यहाँहरू सबैलाई स्वागत छ सुदूरपश्चिमको संहिताको कुरा गर्दा उठ्ने सवालहरू र मुद्दाहरूलाई हामीले कसरी सम्बोधन गर्न सक्छौँ भन्ने विषय छलफल गर्छौँ र छलफलको सुरुवातमा म आफ्ना कुरा राखिदिन छरवटका तर्फबाट माधवजीलाई अनुरोध गर्छु धन्यवाद खासमा अब संहिताकै विषयमा कुरा गर्दै गर्दाखेरि तर संहिताको बहस गर्ने क्रममा चाहिँ नेपालकै जो संहिताका विज्ञहरू छन् ग्रास लेभलमा चाहिँ संहिता कुन चरको नाम हो भन्ने कुरा चाहिँ साधारण जनतालाई थाहा छैन अहिले पनि थाहा छैन यो मानेमा सङ्घीयता भनेपछि अलिकति जो ताटो बाटो छ उसलाई मात्रै थाहा भएको कुरा हो र यी सङ्घीयताकै कुरा गर्दै गर्दाखेरि खासमा म थरोट पार्टीकै केन्द्रीय सदस्य भएपछि विभिन्न पहिचानसँग सम्बन्धित विभिन्न आन्दोलन र अभियानहरूमा म आफै पनि लागेँ भन्दाखेरि यहाँ चाहिँ हामी चाहिँ के भन्दैछौँ भन्दाखेरि पहिचान सहितको सङ्घीयता नै अहिलेको नेपालको मुक्तिको एउटा पोजिटिभ बाटो हो कैलाली कञ्चन विशेष यो बहस हुँदै गर्दाखेरि कैलाली कञ्चन बस्ने जति पनि हामी जाति समुदायहरू छौँ उहाँहरूको सबैको जो सद्भाव छ त्यो सद्भावलाई नफाल पनि गरी हामी चाहिँ पहिचान सहित संहितालाई चाहिँ अङ्कार गर्नुपर्छ भन्ने कस्तो खालको हुनुपर्छ त्यो त्यो चाहिँ अब ठ्याक्कै भन्दाखेरि अब योभन्दा पहिलाको विभिन्न अभियान आन्दोलनहरू भएको छ ठनौट पक्षधरबाटै भन्दाखेरि होइन नेपालमा त्यतिखेर प्रचण्डको सरकारले जसरी तराईको बाइस जिल्लामा त्यहाँ लगभग समुदायहरूलाई जो मधेसीकरण गर्ने जो बिल्ला मधेसीको बिल्ला जो त्यो त्यसबाट मुक्ति हुनुको लागि हामी चाहिँ होइन हामी मधेसी हामी चाहिँ तराईको आदिवासी हौँ भन्ने कुराले जसरी हामी बाह्र तेह्र दिने आन्दोलन सहित अगाडि बढ्यौँ र अब चाहिँ कैलाली कञ्चनपुर सहित यो चाहिँ फरवर्ड फरवर्ड हुनुपर्छ भन्ने पक्षमा चाहिँ संहिता जस्तै कस्तो खालको संहिता भयो भने सबैलाई मान्ने या सबैले मेरो भन्ने सबै अट्ने हुनसक्छ यो चाहिँ अब कस्तो खालको भन्दा पनि पहिचान चाहिँ जातीय पहिचान सहित फेरि यसमा चाहिँ अलिकति भरम चाहिँ छ हामी जसरी जातीय पहिचानको कुरा गरिरहेको छौँ यहाँ चाहिँ धेरै ठाउँमा व्यक्ति पक्ष भनौँ न संस्था पक्ष त्यो पहिचानलाई चाहिँ फरक तरिकाले हेरेर हेरिरहेको हामी पाइरहेको छौँ र हामी चाहिँ के भन्दैछौँ भन्दाखेरि पहिचान सहितको संहिता हुँदैमा जसरी यहाँ यो जातीय संहिता जो जसरी भ्रमको रूपमा जातीय संहिता हो भन्ने कुरा छ नि त्यो चाहिँ हुनु हुँदैन हाम्रो हाम्रो हाम्रो मान्यता पनि त्यही हो तर कैलाली सहित जातीय पहिचान सहितको संहिता हुन सक्छ जाति संहिता चाहिँ अबको दिनमा चाहिँ नेपालमा त्यो आवश्यक पनि छैन किनकि जातीय संहिताकै कुरा गर्दाखेरि त्यसको पाटो फरक छ विभिन्न ठाउँमा जातीय संहिताकै कारण राम्रा नराम्रा कुराहरू पनि भएको छ होइन देशी विदेशको कुरा गर्दाखेरि संसारकै कुरा गर्दाखेरि हामी चाहिँ जातीय पहिचान सहितको सबैले अताउने गरी सबै सबैलाई त्यहाँ अताउने गरी संहिताको मूल मन्त्र त्यहाँको संरचनामा त्यहाँको सबैमा सबैले अताउने गरी एउटा पूर्ण समानुपातिक प्रतिनिधित्व हुने गरी पहिचान सहितको संहिताको खाँचो छ किनकि नेपालमा योभन्दा पहिला पनि संहिता नभए पनि कुनै न कुनै रूपमा राज्य पुनर्संरचनै भएको छ त्यो गर्दै गर्दाखेरि भनौँ न त्यो परम्परागत जो पुरानै धाराको जो सङ्घ संरचना थियो त्यो त्यसलाई चिर्नको लागि भए पनि अहिले चाहिँ त्यो काम लागेन नेपालमा हामी त्यसरी मूल्याङ्कन गरिरहेको छौँ पछिल्लो अवस्थामा यहाँ सुदूरपश्चिम बन्यो लगभग पाँचवटा विकास क्षेत्र छ नि त त्यो चाहिँ यहाँको विविध उत्पीडित जाति समुदायको लागि उपयुक्त भएन अब चाहिँ त्यसलाई अलिकति परिवर्तित ढङ्गले अलिकति फ्लेक्जिबल भएर चाहिँ हामी जानुपर्छ भन्ने हिसाबले हामी चाहिँ अब चाहिँ त्यो पुरानै धारालाई अलिकति परिवर्तन गरेर तराईमा जसरी यहाँ चाहिँ एक समुदायको सघन बसोबास अहिले पनि छ धेरै कुरा छ त्यसलाई मध्यनजर गरिकन पहिचान सहितको संहिता भनौँ न कैलाली कञ्चनको सहित सर्वोद्धार हुनुपर्छ भन्ने कुरामा चाहिँ हस् धन्यवाद त्यसपछि अखण्ड सुदूरपश्चिम आन्दोलनको अगुवा हरिरेग्मी हुनुहुन्छ उहाँ चाहिँ कसरी बुझ्नुहुन्छ या यो सुदूरपश्चिमलाई सङ्गीतमा लैजाँदा या सङ्घमा सङ्गीता मुलुक जाँदा कस्तो खालको सङ्ग बन्नुपर्छ भन्ने लाग्छ अब हामीसँग तितो अनुभव छ विगतको संविधान सभा पनि यही सङ्घीयताकै कुरोमा टुङ्गोमा पुग्न नसक्दा विघटन भएको तितो सत्य सबैले अगाडि छ अझ पनि दोस्रो संविधान सभाको हामी संविधान बनाउने प्रारम्भिक चरणमा छौँ अझ पनि यो संहिताका बारेमा नै बढी छलफल र बहसको विषय बन्न सक्छ तर हामी स्पष्ट यसमा के छौँ भने थरोडका साथीहरूले अरू जनजाति आदिवासी नेताहरूले भने जस्तै यदि जातीयताकै कुराहरूलाई अगाडि सारेर फेरि पनि निर्माण गर्ने कुराहरूमा फेरि पनि बहस र छलफल हुन्छ भने अर्को पनि पक्ष चाहिँ पहिचानका निमित्त विखण्डनका विरुद्धमा उभिनुपर्ने बाध्यात्मक परिस्थिति फेरि पनि सिर्जना हुन सक्छ तर यसमा हामी सबै जनाको हुनुपर्ने विषय के हो भने पहिचान सहितको जातीय राज्यहरू भन्ने कुराहरू पटक पटक उठिरहँदा यो भौगोलिक विभाजनले पहिचान दिने हो जस्तो मलाई लाग्दैन राज्यले अधिकार सम्पन्न नबनाएसम्म हरेक जात जाति वर्गलाई चाहिँ पछाडि परेको वर्गलाई मूलधारमा नल्याएसम्म त्यो संहिता भौगोलिक रूपमा विभाजन गरेर कुनै जातिको नामबाट नामाकरण गरेर नागरिकले चाहिँ अधिकार सम्पन्न बनाउँछ जस्तो मलाई लाग्दैन त्यसैले यसमा स्पष्ट हुनु जरुरी के छ भने अब कैलाली र कञ्चनपुरलाई मात्र हामीले विगतका दिनमा यसलाई यदि समृद्ध सुदूरपश्चिम बनाउने हो भने तराई तराई पहाडीमा सबै जोडेर बनाउनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ र अझ पनि त्यसमा हामी अडिक छौँ र त्यसले गर्दाखेरि आर्थिक सम्पन्नता नभएसम्म द्वन्द न्यूनीकरणका कुरा सम्भव छैनन् त्यसैले सबै जातिको पहिचानका निमित्त हामीले यसलाई चाहिँ भौगोलिक रूपमा विभाजन गर्नु हुँदैन भन्ने कुरामा हामी स्पष्ट रूपमा भन्दै आएका थियौँ तर त्यसको अर्थ कुनै जातिलाई अधिकार दिनु हुँदैन भन्ने कुरामा हामी कहिले पनि चाहिँ कहीँ पनि सार्वजनिक ठाउँमा हामीले बोलेनौँ पनि र अझ पनि हामी पछाडि परेको वर्गलाई अधिकारका निमित्त उहाँहरूसँगै हामी हातेमालो गरेर अगाडि बढ्न हामी तत्पर पनि छौँ तर हामी एउटै कुरामा मात्र कन्भिन्स के थियौँ भने यो असाध्य वैज्ञानिक विभाजन छ सुदूरपश्चिम र यो चाहिँ आर्थिक दृष्टिकोणले हेर्दाखेरि सबै जात जातिको चाहिँ साझा थलोको रूपमा विकास भइरहेको स्थितिमा हिजो चाहिँ एउटै टोल छिमेकमा एउटा चाहिँ असाध्यै चाहिँ यो सद्भाव पूर्ण वातावरणमा हुर्किरहेको समाजलाई यसलाई विखण्डनतिर जातीय कुराहरू निकालेर विखण्डनतिर डोर्याउनु हुँदैन भन्ने कुरामा मात्र हाम्रो ध्यान केन्द्रित हो बाँकी अरू सवालमा अधिकार दिने सवालहरूमा सँगै हिँड्ने सवालमा सुदूरदर्शनको समग्र विकासका निमित्त सबै साथ जात जाति वर्गको चाहिँ प्रतिनिधित्वसहित को सङ्घीयता आवश्यक छ भन्ने कुरामा हामी स्पष्ट नै छौँ तर एउटा के हो भने एक थरीले अधिकार माग्दै गर्दाखेरि अर्को थरी चाहिँ एकजुट भएर होइन त्यसो हुनु हुँदैन भन्ने पक्षहरू पनि ओलिन लाभ भन्न सकिँदैन तर राज्य कुराहरूमा आन्दोलनकै दौरानमा सबैले आफ्ना अग्र अधिकार स्थापित गर्ने सवालहरूमा चाहिँ मागहरू राख्न सक्छन् तर त्यो जायज छैन त्यो सम्बोधन गर्ने राज्यका निकायहरूले गर्ला जनताको भावनाको प्रतिनिधित्व हुने गरी सम्बोधन होला राजनीति पार्टीहरूले त्यसको सही चाहिँ विश्लेषण गरेर सम्बोधन गर्लान् तर चाहिँ सुदूरपश्चिमको सवालमा स्पष्ट हाम्रो दृष्टिकोण के हो भने भौगोलिक रूपमा विभाजन गर्दाखेरि हामी चाहिँ भोलि अझ पनि यो सुदूरै रहने हो कि भन्ने एउटा चिन्ताको विषय चाहिँ हो त्यसैले यसलाई साँच्चीकै सबै सम्भावना भएको जडीबुटीहरूको वन जङ्गलहरूको जलस्रोतको भण्डार भएको सुदूरपश्चिमलाई यसलाई साँच्चीकै सदुपयोग गरेर सबैलाई चाहिँ सम्पन्न बनाउने सवालमा चाहिँ हामी एक भएर नै लाग्नुपर्छ भन्ने हाम्रो चाहिँ स्पष्ट भनाइ छ त्यसैले अब यसलाई चाहिँ जातीय रूपमा यसरी जोडिनु हुँदैन भौगोलिक विभाजन हुँदैमा चाहिँ जातीय पहिचान मेटिने भन्ने गरी पनि बुझिदिनु हुँदैन भन्ने हाम्रो भनाइ जस्तै सबै जात जाति अब थारू समुदायको पनि एक किसिमको माग छ उहाँहरूका पनि कुराहरू बाहिर आएका छन् थारू समुदायलाई पनि यो हाम्रो हो सुदूरपश्चिमको जुन कुरा तपाईँले गर्नुभयो यो सुदूरपश्चिमको अहिलेकै संरचना ठिक छ भन्ने आशयमा कुरा गर्नुभयो त्यो सबैको भन्ने कुराको म अनुभूति कसरी हुन सक्छ त्यही त भने नि अब पछाडि परेको जनजाति आदिवासीहरूलाई अधिकार सम्पन्न बनाउने राज्यको हरेक निकायमा उहाँहरूको पहुँच चाहिँ निर्माण गर्ने र बाँकी चाहिँ भौगोलिक विभाजनको कुरामा हामी विभाजित नहुने भन्ने कुरामा हामी दुवै थरी सबै पक्ष कन्भिन्स हुनुपर्छ जस्तो मलाई लाग्छ कसरी कन्भिन्स हुन सक्छन् सबै जात जाति अब यो चाहिँ संरचना भयो भने यो सबैले हाम्रो भन्ने अनुभूति गर्न सक्छन् म दिलबहादुर चौधरी थारू नागरिक समाजका अध्यक्ष नै हुनुहुन्छ उहाँलाई आफ्नो कुरा राखिदिनुहुन्छ मलाई चाहिँ के लाग्छ भने अब यो अलिकति बुझाइमा फरक छ अब यति बेला अब जातीयको कुरा जुन अहिलेको जुन परिस्थिति छ त्यो नै जातीय छ कि जस्तो चाहिँ मलाई चाहिँ लाग्छ कि वर्तमान जुन संरचना छ त्यो नै जातिवादी छ उत्पीडनले नै संहिताको कुरा चाहिँ आएको छ कि वास्तवमा आदिवासी यहाँका आदिवासी थारूहरू किन चाहिँ राज्यको मूलधारमा अथवा शासन सत्तामा उनीहरू किन सहभागी हुन सकेन मुख्य कुरो त्यो यो अब यहाँको सन्दर्भमा कुरा गर्दाखेरि थारूहरू पायो र अन्य ठाउँमा चाहिँ अरू जातिहरू चाहिँ बोलान् एकत्र हामी यथास्थितिवादको चाहिँ संरक्षण गर्न कि अथवा यथास्थितिवादलाई चाहिँ अब ध्वस्त पारेर नयाँ चाहिँ परिवर्तनलाई आत्मसात गर्ने जस्तै अब आदिवासी जनजातिहरू जस्तै अब थारूहरूको कुरा छ थारूहरूको ऐतिहासिक पहिचानको सम्मान गर्दै होइन अब त्यहाँ सम्मानको कुरा छ उनीहरूको उनीहरूलाई राज्यको मूलधारमा चाहिँ वास्तवमा समानुपातिक जनसङ्ख्याको आधारमा जस्तै अब पहिचान उसबाट चाहिँ राज्य पुग्नुपर्छ सङ्घ चाहिँ बन्नुपर्छ र त्यसपछि जातीय जनसङ्ख्याको आधारमा समानुपातिक सक्यो भने सबैले चाहिँ मान्ने चाहिँ हुन्छ कि भन्ने चाहिँ मुख्य चाहिँ कुरा हो र यो सबै नेपालभरि नै लागू चाहिँ हुनुपर्छ भन्ने जातीय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व मात्रै गर्दा हुन्छ या जुन विगतमा उठेका होइन विगतमा उठेका त्यही त विगतमा उठेको कुरालाई पनि सम्बोधन गरिनुपर्छ जस्तै अब होइन जस्तै अब पहिचान जस्तै आदिवासी जनजाति थारूहरूको मात्र जस्तै उनीहरूको भाषा उनीहरूको संस्कृति उनीहरूको इतिहास ऐतिहासिक वास्तवमा यहाँको बासिन्दा उनीहरू पहिलोको पहिलेको बासिन्दा हो भन्ने कुरा जुन छ नि त्यसलाई चाहिँ सम्मान गर्यो भने सायद मलाई लाग्छ राज्यको केही बिग्रिन्न होला होइन र त्यसपछि सबै तहमा चाहिँ थाहा हुनुपर्छ भन्ने होइन कि त्यसपछि पनि त्यो एउटा चाहिँ संरचना निर्माण गर्नुपर्छ जुन संरचनामा सबै जात जाति यहाँ भएको सबै जात जातिको उनीहरूको जनसङ्ख्याको अनुपातमा सहभागिता चाहिँ गराउनुपर्छ राज्यको हरेक उसमा त्यो गऱ्यो भने जस्तै अहिलेको भूगोल छ नि सुदूरपश्चिम भनेपछि नौवटा जिल्ला छ पहाड तराई हिमाल सबै छ यसमा अनि यो संरचनालाई खलबुलाउनु हुन्न सुदूरपश्चिमको विकासका लागि समृद्धिका लागि भन्ने कुरा राख्नुभयो अखण्ड क्षेत्रपछि आन्दोलनको अगुवा हरि रेग्मीजीले अनि तपाईँको चाहिँ भने यो जुन संरचना छ यो संरचनामा के छ तपाईँको यो संरचना त जस्ताको तस्तै त हुनै भएन किनभने त्यसो भयो भने त यो त अहिले पनि हामीलाई हाम्रो बुझाइमा त के हो भने यो कैलाली कञ्चनपुर त अहिले पनि के भन्छ यो पहाडी उपनिवेश हो हामी आन्तरिक उपनिवेशको दलदलमा छौँ जहाँ हामीलाई हाम्रो अपनत्व नै महसुस भइरहेको छैन हामी राज्यको कुनै पनि निकायमा हाम्रो सहभागिता छैन कुनै पनि अड्डा अदालत अथवा हरेक क्षेत्रमा यदि जानु पऱ्यो भने कुनै विशेष जाति वर्गलाई चाहिँ अगाडि सारेर जानुपर्छ त्यो अवस्थाको अन्त्य हुने कि नहुने भन्ने कुरा हो त्यस कारणले तराईलाई चाहिँ अलग्गै पार्नुपर्छ तराईलाई अलग पार्दैमा हामीले सोचे जस्तो विकास या हामीले भने जस्तो विकास या हामीले भने जस्तो उत्थान हुन सक्छ त त्यो त बनाउनु पर्यो नि त्यो पनि बनाउनु पर्यो पहिचानको एउटा आत्मसम्मान हुन्छ पहिचान पाएपछि एउटा त अनुभूति त्यो नै हुन्छ वास्तवमा जस्तै अब जहाँ खसहरूको बढी बसोबास त्यहाँ खासा नै बनायो अथवा के हुन सक्छ अथवा सेती महाकाली माओवादीले ल्याए जस्तो त्यो बनाउन सकिन्छ कि अथवा पश्चिम खसान बनाएर हुन्छ कि र यता चाहिँ अब थारूहरूको लागि फरवर्ड चाहिँ अलग्गै पार्टी भने कम्तीमा उनीहरूको पहिले त वास्तवमा हाम्रो ऐतिहासिक उसको चाहिँ सम्मानको भन्ने कुरा पनि हुन्छ र त्यसपछिका दिनमा सबैलाई समेतलाई समानुपातिक सहभागिता गरायो भने त्यो चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ कहाँदेखिको कहाँदेखिको भूभाग चाहिँ के हुनुपर्छ भन्ने तपाईँको केही छ त्यस्तो स्पष्ट दृष्टिकोण स्पष्ट दृष्टिकोण वास्तवमा अब अलिकता संस्कृति मिल्ने खालको होइन जस्तै अब महाकालीदेखि यो नारायणी नदीको बिचको जुन भूभाग नोलपरासीसम्मको त्यहाँसम्म यदि थपघट होइन बनायो भने धेरै कुरा चाहिँ मिल्दोजुल्दो चाहिँ छन् त्यहाँ त्यो गऱ्यो भने उहाँले भने जस्तै अब मलाई लाग्छ नेपाली कङ्ग्रेसका कैलालीका प्रमुख साथी गोविन्द राज जस्ताको कस्तो संरचना या कस्तो सङ्घ भयो भने सबैलाई हुन सक्छ सबैले हाम्रो भन्ने महसुस गर्न सक्छन् या सँगसँगै विकासका कुरा या आर्थिक विकासका कुरा पनि जुन छन् उठिरहेका त्यसलाई सम्बोधन हुनसक्छ भन्ने लाग्छ सुदूरपश्चिम कन्टेस्टमा भनौँ कि मुलुकभरिकै कन्टेस्टमा सुदूरपश्चिम कन्टेस्टमा यसमा एउटा मेरो आफ्नो व्यक्तिगत कुरा छ सङ्घीयता त हामीले बनाउने हाम्रो मुलुकमा एक सय पच्चिस भाषा छन् पछिल्लो जनगणना अनुसार दुई हजार अडसठीको जनगणना अनुसार एक सय अडसठी एक सय पच्चिस भाषाहरू जाति सूचीकृत गरेकै जातिहरू त उनसत्तरी जति छन् होइन आदिवासी जनजातिहरू उनसठी भनेपछि यी सबैलाई चाहिँ सम्बोधन त गर्नु पऱ्यो आफ्ना मागहरू आफ्नो चाहिँ संविधानमा हक अधिकार रहोस् हाम्रो पहिचान कायम होस् भन्ने स्वाभाविक हो त्यो कुरा आइराखेको छ तर त्यसलाई म्यानेज कसरी गर्ने त जस्तो अनि मेरो व्यक्तिगत आफ्नो सोच त के छ भने यी सबै सवाललाई चाहिँ सुदूरपश्चिमको या यतापट्टिको कन्टेस्टमा सम्बोधन गर्ने सवालमा त मलाई के लाग्छ भने हामीले चाहिँ डोल्पादेखि पश्चिम भालुवाङदेखि पश्चिम राप्ती कर्णाली सेती महाकाली भेरी समेतको एउटा चाहिँ संहिता बनायौँ भने यहाँ धेरै कुरा सम्बोधन हुन्छ कसरी थारूहरूको चाहिँ मूलथलो दाङदेखि कञ्चनपुरसम्मको यसलाई चाहिँ उपस्वायत्त प्रदेश बनाइदिनु तराईलाई अनि त्यस्तै चाहिँ बिचमा रुकुम रोल्पाका चाहिँ मगरातहरूको आफ्नो एउटा उपस्वायत्त प्रदेश बनाऊ अनि खसान उपस्वायत्त प्रदेश बनाऊ अनि चाहिँ के अरे दार्चुलादेखि जुम्ला हुम्लासम्मका चाहिँ जडान डोल्पासम्मका त्यहाँ जाड सौका भोटेहरूको एउटा चाहिँ उनीहरूको पनि उपस्वायत्त प्रदेश बनाएको यसरी तिन चार थरीको एउटा ठुलो उपस्वायत्त प्रदेश बनाएर हाम्रो चाहिँ संहिता सम्बोधन हुन सक्छ रहेको कुरा के भने अरू पनि सीमान्तकृत जाति छन् यहाँभित्र जस्तो राज्यहरू छन् चार पाँच हजारको जनसङ्ख्यामा राउटेहरू छन् पाँच सात सयको जनसङ्ख्यामा हाम्रो यही मुलुकमा पूर्वतिर छैनन् राज्यहरू राउटेहरू भने यी सबैलाई पनि सम्बोधन गर्नु पर्यो जात जाति त नेपालभित्रका सबै बराबर हुन् उनीहरूलाई कसरी सम्बोधन भन्ने कुरा यो पेचिदा सवाल छ यो कुनै ख्याल एक आगे यो बनाइदिउँ यो बनाइदिउँ भनेर हुनेवाला छैन अब र के अरे प्रतिनिधित्वको सवाल जस्तो थारूहरूको कुरा आयो यो क्षेत्रमा थारूहरू छन् मुलुकभरिमा चाहिँ सात प्रतिशत जति थारूहरू छन् अहिले कैलालीमा कति थारूहरू चाहिँ सांसद छन् त्यो प्रतिनिधित्वको हिसाबले भएर मात्रै पनि सम्बोधन हुनेवाला छैन मलाई त्यस्तो लाग्छ थारू त थारू सांसद त पर्याप्त छन् नि त यहाँ छैनन् त कति छौँ हामी चार पाँचजना चौधरीहरू छन् यहाँबाट चाहिँ सांसद भरे त्यतिले मात्रै त सवाल त पुरा भइराखेको छैन यस उसले यो चाहिँ के भने ठन्डा दिमागले सोच्नु पर्यो यो मुलुक हाम्रो भनेर सोच्ने मान्छेहरूले यसलाई चाहिँ कसरी हल गर्ने भन्ने कुरा पनि हामीले सबैले एउटा एउटा चाहिँ के अरे विवेकपूर्ण तरिकाले सबैको पहिचान सम्मानित हुने गरेर अपमानित मान्छेको चाहिँ नहुने गरेर योभन्दा अगाडि चाहिँ जसरी जातीयताको सवालमा एउटा हाम्रो अपमानजनक किसिमको साम्राज्य के अरे सामाजिक संरचना भएको थियो त्यो कुरालाई मेटिने हिसाबले अब हामीले संरचना तयार गर्नु पर्यो कस्तो हुन सक्छ त्यो त्यो मैले भने नि त अब त्यो उपस्वायत्त प्रदेश बनाउने किसिमले हाम्रो चाहिँ अलिक ठुलो वृहत स्वायत्त प्रदेश सुदूरपश्चिमको पश्चिमको बारेमा सोचिनु पर्यो त्यस्तो भएमा आर्थिक हिसाबले के हुन्छ हाम्रा भेरी सेती कर्णाली जस्ता ठुला नदीहरू हाम्रो यो क्षेत्रमा पर्छ अहिले यदि हामीले अहिले जो रेखा भनिन्छ जस्तो हाम्रो हरिभाइले भने जस्तै कर्णाली कता हुन्छ मध्यपश्चिमको हुन्छ कि हाम्रो हुन्छ ती सवालहरू पनि पेचिदा भएर जान्छन् ठुल्ठुला वन क्षेत्रहरू हाम्रो यो क्षेत्रमा पर्छन् ठुल्ठुला चाहिँ के अरे ताल तलैयाहरू रारा तालदेखि लिएर हाम्रो चाहिँ घोडाघोडीदेखि लिएर खप्तडका सारा चाहिँ के अरे हाम्रो अनि त्यस्तै चाहिँ वन क्षेत्रहरू पनि सबै ठुला ठुला नदी प्रणालीहरू हाम्रो यो क्षेत्रमा पर्न सक्छ र भोलिको त्यो झगडा मेटिन सक्छ अहिले जसरी हामी यो संरचनाको तयार गर्दैछौँ कोही साथीहरू चाहिँ यहाँ के अरे नलबराइसीसम्म बनाउँ भन्ने कोही साथी चाहिँ यहाँ कर्णालीसम्मको यतापट्टिको ठाडो काटौँ भन्ने सबैको पहिचान कायम हुने कुरा ठिक छ तर सम्बोधन कसरी हुन्छ यी कुराहरू सोच्नु पर्यो यति बेला तपाईँ कार्यक्रम संहिता संगालो सुन्दै हुनुहुन्छ कार्यक्रम संहिता संगालो देशभरका भन्दा धेरै रेडियो स्टेशनबाट र अनलाइनमा wwwafnorgnp डट प्रसारण भइरहेको छ अहिले हामी कार्यक्रममा सुदूरपश्चिमलाई आवश्यक संहिताको संरचनाका सवालमा कैलालीको धनगढ़ीमा भइरहेको छलफल सुनाइरहेका छौं छलफलमा सहभागी हुनुहुन्छ अखण्ड सुदूरपश्चिमको पक्षमा ओकालत गर्ने हरि रेग्मी नेपाली कांग्रेस कैलालीका पूर्व सभापति गोविन्दराज जोशी स्थानीय शान्ति समिति संयोजक वीरबहादुर जेठारा अधिकारकर्मी गोमा आचार्य थरूहट तराई पार्टीका माधव चौधरी र थारू नागरिक समाजका अध्यक्ष दिलबहादुर चौधरी कार्यक्रमलाई सहजीकरण गर्दै हुनुहुन्छ दीर्घराज उपाध्याय अब म लाग्छु अधिकार कर्मी गोमा जोशीतर्फ तपाईँको बुझाइमा चाहिँ संहिता कस्तो हुनुपर्छ कसरी सबै जात जाति वर्ग समुदायले यो संहितामा जाँदा अपनत्व या आफ्नो आफ्नोपन महसुस गर्न सक्छन् संहिताको विषयमा निकै ठुला र चर्का बहसहरू सुदूरपश्चिममा भएका छन् र हामी त्यसमा भुक्तभोगी छौँ हाम्रो देश संहितामा जाने कुरा एउटा छ र हामी आपसमा विभाजित नभइकन जसरी हामी पहिला बसिरहेका थियौँ त्यो ठाउँमा हाम्रो बिचमा द्वेष नभइकन संहितामा कसरी विभाजित हुन सक्छौँ भन्ने कुरा एउटा बहसको विषय बनेको छ अहिले हामीलाई र हामीले एउटा झेलिसक्यौँ हामी यसरी विभाजित भयौँ र बहस नै नटुङ्गिकन हामीलाई विभाजन गरियो भने धेरै विकासका पूर्वाधारहरू पनि नहुने र हामी आपसमा विवादित भइराख्ने हाम्रो बिचमा द्वेषहरू बचिराख्ने कुराले भोलि हाम्रो देशको उन्नति हुँदैन भन्ने कुरा प्रमाणित भइसकेको छ र ठुल्ठुला देशका मान्छेहरूले जसले विकास एक दशकमै धेरै ठुलो फड्को मारेका छन् तिनले पनि के भनेका छन् भने हामीलाई तपाईँहरू आपसमा मिल्नुको विकल्प छैन र यो कुरा प्रमाणित भएको छ र अब खास गरेर संहिताको कुरा भयो अब संहिताको कुरामा सुदूरपश्चिमलाई एकै ठाउँमा राख्ने कि काट्ने कि भन्ने निकै ठुलो चर्को बहस भयो मलाई चाहिँ एकै ठाउँमा राख्दा या टुक्राउँदा यसले ठुलो असर पार्छ भन्ने मलाई लाग्दैन हेर्नुहोस् र मान्छे सम्मान महसुस गर्नु पर्यो त्यसको साथसाथै पहिचानको कुरा पनि हुनु पर्यो र अर्को कुरा के छ भने कस्तो प्रान्त हुँदा हामी उन्नति गर्छौँ र हामी विकासको फर्कमा जान्छौँ र हाम्रा सम्भावनाहरू के के छन् पर्यो हामीलाई देशलाई विभाजन गर्ने कुरा होइन कि देशलाई विकास गर्नको लागि कसरी टुक्यायौँ भने देश विकास छिटो हुन्छ र हाम्रो पहिचान पनि रहन्छ र हाम्रो सद्भाव पनि भाँचिँदैन टुक्रिँदैन भन्ने तिनवटा इस्युलाई महत्त्वपूर्ण कुरा ध्यान दिनुपर्ने कुरा हो हाम्रो सद्भाव नफल्के नखल्किने हाम्रो पहिचान जो अहिलेसम्म हामी पहिचानमा पछाडि परेका छौँ त्यसको पहिचान अगाडि ल्याउने र देश विकासको कुरालाई हामी कसरी विकास छिटो गर्न सक्छौँ सम्भावना भएको ठाउँमा छौँ भन्ने तिनवटा कुराहरूलाई मध्यनजर गरेर हामी यस विषयमा छलफल गर्नुपर्छ तपाईँले भने जस्तै यो पहिचान पनि भेटिने सद्भाव पनि देश विकास हुने यो कस्तो अवस्थामा हुनसक्छ या कस्तो संरचना भयो भने हुनसक्छ कस्तो सङ्घीयतामा जाँदा सुदूरपश्चिमको यो समृद्धिको कुरा हुनसक्छ या सबै जात जातिको विकास या उत्थान हुनसक्छ अब यस विषयमा मैले यो जमिनलाई यहीँबाट टुक्रा गरेपछि यो विकास हुन्छ र यहीँबाट टुक्रा नगर्दा यसको विकास हुन्न भनेर त म भन्न सक्दैन हेर्नुहोस् होइन यो अलिकति प्राविधिक कुरो पनि हो भोलि प्राविधिक कुरोमा कुन कुन सम्भावना रहेता छन् कुन कुन रहेता छन् भाषा बोल्ने मान्छे रहेता छन् र कुन कुन समुदायको उत्थान हुन बाँकी छ भनेर भोलि प्राविधिकले पनि अध्ययन गर्लान् र हाम्रो पनि बहसको विषय बनाऊ अहिले मलाई अब सुरुपछिको कुरा गरौँ यहाँ अखण्ड र थरको बारेमा निकै ठुलो हामीले विवाद झेल्यौँ के नाम राख्दा के असर पर्छ सुदूरपश्चिमलाई थरड भनेर भन्दा के असर पर्छ ल अखण्ड पनि नबनाऊ छरोट पनि नबनाऊ एउटा ढकिया बनाएर एउटा नाम दिउँ हाम्रो एउटा प्रान्तको हाम्रो सद्भाव नबिगारौँ यसलाई यसरी चिरे पनि हुन्छ यसरी चिरे पनि हुन्छ अब कतिपय साथीहरूको होइन सुदूरपश्चिम सिङ्गो छ यसलाई नटुग्याउँ हामीले दुःख पायौँ हामीलाई देशले पनि हेपेको छ हामी पनि पछाडि परेका छौँ यो भूभागलाई नछुट्याइकन हामी विकास गर्न सक्छौँ भने कतिपय साथीहरूको एउटा धारणा छ एउटा टिमको छ अर्को तहको साथीहरूको के छ भने होइन हामी अब यो सुदूरपश्चिमबाट छुट्टिएर यता लाग्छौँ र हामी यतापट्टि तल्लो बेल्टतिर मिसाएर काम गर्छौँ यतापट्टि हाम्रो चालडाल हाम्रो चलनहरू र हाम्रो अब थुप्रै कुराहरू सम्भावनाहरू छन् भन्ने कुरा उहाँहरूको आफ्ना आफ्ना सोचाइ छन् म यी दुवै कुरालाई कसैलाई गलत भन्दैन सरकारसँग हाम्रो पहिचानको लागि यो कुरा चाहियो भनेर भन्ने बेला हो सबैले आफ्नो भन्नुभएको छ तर यी सबै सबै दुवै थरीका कुरा सबै जायज छन् भन्ने कुरा चाहिँ छैन र यस कुरालाई लिएर बहस गरेर अलिकति प्राविधिक कुरामा प्रमाण सहित यो यो गर्दा यस्तो यस्तो असर पर्छ यो यो गर्दा यसरी असर पर्छ भन्ने एउटा निर्णय देशले लिनुपर्छ र निर्णय लिइसकेको कुरा चाहिँ हामीले मान्नु पनि पर्छ र अहिलेको चुनावले धेरै साथीले धेरै गफ गरे पनि अहिलेको चुनावले धेरै कुराहरू हाम्रा देशका मुद्दा प्राथमिकता के हुन् भन्ने कुरा प्रमाणित गरेको पनि छ त्यो भएको हुनाले अब कमसेकम सम्भावना विकासको सम्भावना भएका कुरा जातीय पहिचानको कुरा र हाम्रो सद्भाव नखल्बनिने कुरालाई यी तिनवटा कुरालाई मध्य नजर गरेर जसरी संहिता गर्दा पनि हुन्छ हाम्रो सद्भाव खलबलिएन भने हामी उन्नति गर्न सक्छौँ अब म लाग्छु नागरिक समाजका अध्यक्ष स्थानीय शान्ति समितिका पनि संयोजक वीरबहादुर जेठातर्फ कस्तो संरचना भयो भने कस्तो सङ्घमा गयो भने हाम्रो सबै यो भाइचारा भातृत्व रहिरहन्छ मुलुकको विकास पनि हुन्छ सुदूरपश्चिमको विकास पनि हुन्छ धन्यवाद पहिलो कुरा त हामीले यो संहिता कस्तो जाने भन्नुभन्दा पनि बुझ्नुपर्ने जरुरी के छ भन्दा संहिता चाहिनु पर्ने कारणहरू के हुन् त्यसको आवश्यकता किन पर्यो यसको तहमा हामीले अध्ययन गर्न सकेनौँ भने हामी वास्तवमा जसरी अहिले संसद रूपमा हामी विभाजित देखिया छ यो स्थितिमा चाहिँ हाम्रो सबै माग पुरा हुन्छ जस्तो मलाई लाग्दैन अहिले पहिचानको कुरा वास्तवमा हामी एक्काइसौँ शताब्दीको पूर्वाधार उभिएको अवस्थामा सिङ्गो अन्तर्राष्ट्रिय दृष्टान्तमा मानव अधिकार मात्र नभइकन बोट बिरुवा जनावरको पनि अधिकारको संरक्षण गर्नुपर्छ भन्ने मतलब विचार आइरहेको अवस्थामा हामी मानव अधिकारकै बाटोमा यही फेरि फेरि भित्रै छौँ त्यसो भएको हुनाले अहिले सोच्नुपर्ने के हो भन्दा हामी यो नामबाट संहिता हो जानुपर्छ भनेर हामी विवाद हुनुभन्दा पनि पहिलो कुरा के बुझ्नु पर्यो भन्दा हामीलाई संविधानको आवश्यकता हो कि होइन वास्तवमा सिङ्गो मुलुकले भन्दा पनि कैलालीको समस्या पहिचान गर्ने कैलालीकै आँखाबाट वास्तवमा यसको पहिचान हुन सक्यो भने समस्या समाधान पनि सक्छ र दिगो शान्ति पनि सक्छ मुलुकमा समृद्धि हुनसक्छ त्यसो भएको हुनाले काठमाडौँको आँखाले कैलालीको आँखालाई मिचेर कैलालीको समस्यालाई त्यही काठमाडौँको आँखाले पहिचान गरेर अनि यही निर्णय गर्ने कुराहरू हिजोको डरमा जुन थियो त्यो अब त्यसरी अब चल्न सक्दैन त्यसो भएको हुनाले जुनसुकै नामले भए पनि हामी अब कमसेकम हामी अब सङ्घीयतामा संहितामा गएर कमसेकम कैलालीको समस्या कैलालीकै आँखाबाट पहिचान गरेर दिगो रूपमा शान्तिका लागि ती समस्याको समाधान गर्न सकिन्छ भन्ने जुन अहिले कन्सेप्ट आयो जुन बाल अवधारणा आयो यो अवधारणाले हामी जेसुकै नामले भने पनि संहिता भने पनि या यसलाई वास्तवमा विकेन्द्रित रूपमा अधिकारको प्रत्यार्जन गर्ने कुरा भने पनि नामले हामीलाई वास्तवमा भन्दा पनि अधिकार हामीले पाउने कि नपाउने हिजोका दिनहरूमा जसरी हामी उत्पीडन नपऱ्यौँ त्यो उत्पीडनलाई सम्बोधन गर्ने किसिमको र हाम्रो सम्मानको पहिचान हुने किसिम हाम्रो पहिचान हुने पहिचान भनेको जातिले मात्र होइन रङ्गले मात्र होइन मतलब लिङ्गले मात्र होइन पहिचान त भूगोलको पनि त चाहिएला नि त पहिचान त सबै कुराको चाहिएला त्यसो भएको हुनाले त्यो पहिचानको सम्मान कसरी हुन सक्ने भन्ने कुरामा हामीले छलफल गरेनौँ भने अर्थात् उदाहरणको रूपमा अखण्ड सुदूरपश्चिम र थरोर थरवारको जसरी वास्तवमा हिजोको दिनहरूमा पहिचानका लागि एक किसिमको यो आफ्नो बान्धव अवधारणा अगाडि आएको अवस्था छ यसमा कल्पना गरौँ त हामी यसलाई अखण्ड मात्रै बनाएर थरुवन थरवारका साथीहरूलाई अधिकार प्रत्यार्जन गरेर के बान्धव हामीलाई घाटा हुनसक्छ पहिचानमा कति घाटा हुनसक्छ यसको अध्ययन गर्ने कि नगर्ने अर्थात् थरुवा थरुवालाई कायम गरेर अखण्डका साथीहरूको जुन माग छ यो मागलाई सम्बोधन गर्ने किसिमको हुन सक्छ कि सक्दैन के अरे यो थरुवा थरुवाट बनाएपछि यो मागको सम्बोधन हुन्छ कि हुँदैन यो कुराको अध्ययन गर्ने कि नगर्ने र दोस्रो कुरा मैले यो भूगोलको हिसाबले जातीय हिसाबले चिन्नुभन्दा पहिला मैले विचारको हिसाबले मलाई किन चिन्ने मेरो विचार चिन्ने कुरा गर्नु भएन नि त पहिला हामी वास्तवमा हिजोका दिनहरूमा जसरी एउटा हामीले संस्कार संस्कारबाट छ विविधतामा एकतामा बस्ने हाम्रो संस्कार संस्कारबाट छ हामी वास्तवमा सङ्घीयतामा जातीय विभेद होइन जातीय विभेदभावको जातीय द्वन्द्व मेटाउने र आफ्नो पहिचान भेटाउने किसिमले हामी कसरी बनाउन सक्छौँ यो कुराको हामीले छलफल गर्नुपर्छ पर्दैन पर्दैन निश्चित रूपमा हरिजीले भने जस्तो हिजोको संविधान सभाको प्रथम निर्वाचनले संविधान नबनाउनुको पछाडि एउटा कारण मध्ये यो संहिता पनि हो र यति मतलब यो संवेदनशील विषयवस्तुमा हामीले वास्तवमा अहिले यसलाई हल्का रूपले लिन यदि लियौँ भने यसले फेरि पनि अवरोध नगर्न भन्न सक्ने स्थिति होइन त्यसो भएको हुनाले तहत रूपमा जसका लागि यो संहिताको आवश्यकता छ त्यो मान्छेलाई संहिताको बारेमा जानकारी छ कि छैन 전부 다 아버지다 오기 왜냐? संहिताले उसको पहिचान गर्छ कि गर्दैन भन्ने कुरा उसमा फिलिङ उसँग विचार आउँछ कि आउँदैन उसको विचार छ कि छैन त्यो मान्छेसँग यो कुरा पुगाउन सकिन्छ कि सकिँदैन कि हामी जुन लेभलमा हामी कुरा गर्दैछौँ त्यही लेभलमा मात्रै सीमित छ कि संहिताको बारेमा भन्ने कुराको अध्ययन गर्दै कि नगर्ने मलाई संहिताको नामाङ्कन गर्ने क्रममा जुन संहिताको नामाङ्कन हुँदैछ त्यो नामाङ्कनमा यदि म अहिले बोलिरहेको स्थितिमा गिरिबहादुर जेठराको वास्तवमा त्यहाँ अस्तित्वको पहिचान हुन्छ कि हुँदैन त्यो अस्तित्वको बारे उसको खोजी हुन्छ कि हुँदैन त्यसको वास्तवमा सम्बोधन हुन्छ कि हुँदैन भन्ने सन्दर्भमा मैले खोजी गर्ने कि नगर्ने मैले संहिताको नाममा फलानु जातिको हिसाब एकल जाति हिसाबले नजाने बहुजाति हिसाबले जाने के अरे यो भूगोललाई चिन्नु हुँदैन भन्ने किराले मात्रै हामीले आन्दोलन गर्न थाल्यौँ भने सतैमा कुरा पुग्दै पुग्दैन यो कुरा अध्ययन गरिनुपर्छ यो पर्दैन त्यसमा हुनाले कुनै पनि माध्यममा नजरियाले हेर्नुभन्दा पनि सिङ्गोबादमा न्युटन नजरियाले हेर्ने हो भने वास्तवमा हामीले जुन रूपमा जुन तहतमा हामीले यसको छलफल गर्नु पर्थ्यो यो छलफल त्यो तहसम्म नपुगेको स्थिति मलाई चाहिँ अनुभव भएको छ तर बुझ्नुपर्ने जरुरी छ कि हामी जुन रूपले जुन तहतमा हामी छलफल गर्दैछौँ त्यो तहतले साँच्चीकै संहितामा गएर सबैको अधिकारको सम्बोधन सबैको पहिचानको खोजी हुनुका साथसाथै भोलि साँच्चीकै के अरे विवाद रहित हुनु झन् विवादग्रस्त यदि मुलुक भयो भने त्यो कुरामा हामीले छलफल गर्ने किन गर्ने हामीलाई मुलुक पनि चाहिन्छ र मेरो पहिचान पनि चाहिन्छ सामूहिक रूपमा पहिलो मेरो मुलुक चाहिन्छ त्यसपछि मेरो पहिचान चाहिन्छ यो फिलिङ मैले ल्याउने किन ल्याउने त्यस कारणले पहिलो कुरा छलफल गरौँ तहसम्म जसका लागि हामी वास्तवमा यो बहस गर्दैछौँ त्यो मान्छेलाई पनि जानकारीमा ल्याउँ र हामीलाई वास्तवमा कसैको नामाङ्कनको आधारबाट के फरक पर्छ यदि साँच्चीकै नाम मात्रै अर्काको नाम भने कल्पना गर्नुहोस् काठमाडौँको थापा गाउँ भन्ने नाम छ अहिले त्यो थापा गाउँमा थापाको बस्ती छैन पाण्डेहरू बस्ने दरको बस्ती बढी छ नामले मात्रै हुने कि नहुने र त्यो नामले मात्रै यदि सम्बोधन हुने कुरा भनौँ भने कमसेकम हामीलाई चाहिएको कुरा के हो हाम्रो अधिकारको सुनिश्चितता कहाँ हुन्छ भन्ने कुरा हो कि होइन हाम्रो मूल मर्म त्यो हो नि त ए दोस्रो कुरो मेरो विकासको निर्णय मैले गर्न पाउनुपर्छ काठमाडौँले गर्ने होइन त्यसको बारेमा सङ्घीयताको एउटा आधारभूत सिद्धान्त त्यो पनि हो नि त मैले मेरो उन्नति मेरो समृद्धि मेरो सबै सम्भावनाको निर्णय मैले गर्न पाउनुपर्छ र मैले वास्तवमा यहाँको कैलालीको अहिले सानोभन्दा सानो विकास गर्ने को के अरे विकासको निर्णय गर्ने अधिकार मलाई हुनुपर्छ काठमाडौँलाई हुने होइन यहाँको विकासको निर्माणको लागि आएको मान्छे सरुवा गर्ने बडुवा गर्ने त्यसलाई हाँडाउने त्यसको टर्मिनेट गर्ने कुरा अधिकार मलाई हुनुपर्छ त्यो काठमाडौँलाई हुने होइन भन्ने सन्दर्भमा पो संहिता जाने कुरा हो तर यसको मतलब के हो भन्दा हामी संहितामा जानुभन्दा अगाडि नै यदि विवादित मनुष्य नगयौँ भने त्यसले परिणाम के ल्याउँछ त्यसो भएको मान्छेलाई सबभन्दा ठुलो मान्छेको विचार हो विचारमा हामीले विभेद ल्याउनु हुँदैन र अर्काको अस्तित्व हामीले स्वीकार गर्ने संस्कृति पनि बनाउनु पर्छ अर्काले माग गर्यो भन्ने बित्तिकै हामीले धेरै ठुलो त्रस्त परिहाल्नु पर्छ धेरै डराउनु पर्छ वास्तवमा यहाँ अहिले बुझ्नुपर्छ कहीँ कतै यो संहिताको कुरा गलत मान्छेको खेती पनि हो कि होइन सोचौँ यो पनि याद गरिनुपर्छ जरुरी छ नेपालको लागि नेपालको भू राजनीतिसँग सुनाउनु छ कि छैन हाम्रो हाम्रो जो वास्तवमा हिजोको विविधतामा बस्ने आजको विविध संस्कृतिमा एकता भएर बस्ने विविधतामा एकतामा बस्ने आउँदो संस्कार छ यसलाई कहीँ कतै च्यालेन्ज हुन्छ कि हुँदैन यो नेपालीहरूको अविष्टता हो भने छलफल गरौँ होइन कसैको आयातित रूपमा यो अविष्टता हो भने यसमा पनि छलफल गर्नुपर्छ हामी जरुरी छ हामी हिजोका दिनमा जस्तै दाजुभाइ ठिक छ फलफल थलवाट भयो हामीलाई गाह्रो के हुन्छ अखण्डको साथीहरूको भन्दा अस्तित्वमा आँट नआउने किसिमको हुन्छ भने नामले हामीलाई के फरक पर्छ तर अधिकार सुनिश्चित हुने कुरा हिजोको पीडाहरूलाई सम्बोधन गर्ने कुरा र पहिचान सुनिश्चित हुने कुरामा हामी छलफल गरौँ र यस छलफलले गर्दा सिङ्गो मुलुकको पहिचान गुमाउनेतिरको जो हामी वास्तवमा यो देखिन्छ कल्पना गरौँ त आज मेरो नाममा संहिता आउन बाँकी नै छ संहिता मेरो नाममा आउनुभन्दा अगाडि नै मैले ढाँट लगाएर राजस्व उठाउँदैछु के देखाउँछ सबभन्दा कुरा त नीति अनुसारको नियत प्रदर्शन गर्न जरुरी छ लक्ष्य अनुसारको लक्षण प्रदर्शन गर्न जरुरी छ होइन चित्र अनुसारको आफ्नो चरित्र प्रदर्शन गर्न जरुरी छ त्यसो भए हुनाले यति बेला हामीले यसलाई निश्चित रूपमा के हो भन्दा यो संहिता हुनु हुँदैन भनेर जान पनि सकिने स्थिति छैन धेरै अगाडि मुलुकवासमा छलफलमा भइसकेको अवस्था छ त्यसो भए हुनाले यसलाई तहसम्म छलफलको विषय बनाइनुपर्छ र यो कुनै पनि आरोह पूर्वगमनमा रहित भएर त्योभन्दा माथि उठेर हामीले वास्तवमा यसमा छलफल गर्न जरुरी छ र मलाई घाटा हुने मलाई फाइदा हुने कुरामा एकअर्कासँग साटासाट गर्न जरुरी छ र यदि सबैलाई फाइदा हुने कुरा हो भने कसै कुनै पनि नाममा जान हामीले हिचकिचाट गर्ने हुँदैन भन्ने संस्कृति हामीले विद्यार्थीहरू जन्मेछौँ खास गरी यो सुदूरपश्चिमको सवालमा के हो भने अघि बिरुवाजीले भने जस्तो यो नवलपरासीसँग जोडिँदाखेरि पहिचान पाइने अनि सुदूरपश्चिमको यो संरचनामा बसिरहँदा पहिचान हुने भन्ने कुरा किसिम त्यही किसिमको हाम्रो स्कुलिङ र काउन्सिलिङ चाहिँ ग्रासरुट लेभलमा लग्नु हुँदैन हाम्रो एउटै मात्र भनाइ के हो भने यो सम्पन्नताको आर्थिक समृद्धिको सवालमा चाहिँ हामी एकजुट भएपछि मात्र त्यो सम्भव छ भन्ने कुराको हामीसँग थुप्रै तथ्याङ्कहरूबाट पनि प्रमाणित भइसकेको स्थिति हो त्यसैले तराईको चाहिँ उद्योग उत्पादन र पाहाडतिरको जलस्रोत जडीबुटीलाई हामी प्रयोग गऱ्यौँ भने यो क्षेत्रको जनता एउटा समृद्ध चाहिँ सङ्घ बन्न सक्ने सम्भावना थुप्रै छ भन्ने किसिमले मात्र हामीले यसलाई चाहिँ विभाजित हुनुहुन्न भन्ने कुरामा हामी जोड दिएका हौँ तर यसको नाम अखण्ड सुदूरपश्चिम राख्नुपर्छ थरवट राख्नु हुँदैन अर्को राख्नुपर्छ भन्ने कुरामा त हामी कन्भिन्स हामी त्यो विषयमा त छलफल गर्न तयारै छौँ नि त्यसमा अधिकार सम्पन्न गर्ने कुराहरूमा अग्राधिकारका कुरादेखि लिएर हरेक कुराहरूमा ग्रासरुट लेभलसम्म छलफल चलाउँदाखेरि त्यो छलफलमा हामी स्वयं सहभागी हुन्छौँ र त्यो जनजाति आदिवासीहरूलाई मूलधारमा ल्याउनका निमित्त हाम्रो के कन्ट्रिब्युसन हुन्छ हामी त्यसका लागि तयार छौँ भन्ने कुरामा चाहिँ हामीले कन्जुसाइ गरेका छैनौँ तर यति मात्र हो आर्थिक समृद्धि यसलाई विभाजनबाट सम्भव छैन नवलपरासीसँग गएर गाँसिँदाखेरि त्यो सम्भव छैन यहीभित्र हामीले पहिचान खोज्नुपर्छ भन्ने कुरामा मात्र हामी चाहिँ बढी केन्द्रित भएका हौँ त्यसैले यसलाई नाम नामाकरणको सवालमा र के अरे कसलाई कति अधिकार दिने भन्ने कुरामा हामीले काहीँ कन्जुसाइ गरेका छौँ त्यो चाहिँ पाउनुपर्छ पछाडि परिवेको वर्गको पहिचान अधिकारलाई चाहिँ अगाडि ल्याउनका निमित्त हामी सबै यो राज्यका यो चाहिँ क्षेत्रका सबै चाहिँ समुदाय एकजुट भएर लड्नुपर्छ भन्ने कुरामा हाम्रो मत छैन तर यति मात्र हो कि यसलाई चाहिँ यो भौगोलिक संरचना अरू क्षेत्रसँग तुलना नगरिकन हामीले यसलाई छुट्टै हेर्ने हो भने राजस्वको दृष्टिकोणले हेर्नुहोस् असी प्रतिशत राजस्व चाहिँ कैलाली कञ्चनपुरबाट अहिले चाहिँ सुदूर पाइराखेको छ भोलि पहाडी पहाडका सातवटा जिल्ला आत्मनिर्भर बन्न सक्ने स्थिति छैन अहिले चाहिँ खेतीपातीकै सिजनमा भोकमरी सुरु भइसकेको स्थिति छ त्यसैले भोलि चाहिँ धेरै जसोको साझा बसोबास छ पहाडतिरका मान्छेहरू पनि तराईमै दोहोरो घर भएर बसेका थुप्रै जनसङ्ख्या अहिले हामी कैलालीमा हेर्न सक्छौँ त्यसैले अब यो साझा पहिचान भइसकेको कारणले गर्दाखेरि पहिचानको जर यो चाहिँ एउटैमा हुँदाखेरि हाम्रो पहिचान हुन्छ कि भन्ने कुरातिर हामी त्यतापट्टि नसोचिकन समृद्धिको सवालमा आर्थिक समृद्धि भएपछि मात्र पहिचान पनि चाहिँ संरक्षित अवस्थामा हामी अगाडि बढाउन सक्ने स्थिति छैन अभावै अभावमा पहिचान खोज्नुको अर्थ पनि केही देखिँदैन त्यसैले समृद्ध सुदूरपश्चिमका लागि साझा नामहरू हामी खोज्न सक्छौँ अधिकारका लागि साझा रूपमा हामी लड्न सक्छौँ तर चाहिँ भूगोल विभाजन नगरौँ भन्ने मात्र हामीले यसमा मलाई चाहिँ फेरि कस्तो लागिरहेको छ भन्दाखेरि आर्थिक सवालकै कुरा उठाउन तितो सत्यको अनुभव छ सुदूरपश्चिममै यसरी हेर्दाखेरि जसरी सुदूरपश्चिम एक विकास क्षेत्र भन्यो होइन विकास गर्नकै लागि विशेष गरी यो संरचना बनिया हुन्छ फेरि पनि विकास नहुनुको धेरै अनुभवहरू छ त यहाँ किनभने कैलाली कञ्चनपुरकै हकमा यो समग्र अहिलेको सुदूरपश्चिमकै हकमा हेर्दाखेरि जति पनि विकास भएको चाहिँ कैलाली कञ्चनपुरमा मात्रै त्यो भइरहेको छ त्यो पहाडी एरियालाई चाहिँ जसरी नै अपिलेट गरिरहेको छ भनेपछि कम्तीमा त्यो पहाडी एरियालाई छुट्टै गर्दाखेरि त्यहाँ छुट्टै एक किसिमको जाने बाटो विकास गर्ने बाटो त हुन्छ नि त यहाँ भर्खरै विश्वविद्यालयको अवधान आयो स्थापित पनि भयो महेन्द्रमा भयो चमेलिया जलविद्युतको कुरा गर्नुहुन्छ दार्चुला त उसको उत्पादन हुने अनि त्यसको चाहिँ के ट्रान्समिटर चाहिँ अतरियामा अतरियामालाई भनेपछि व्यापक कुराहरू छ जो पहाडी संरचना छ सात जिल्लाको संरचना संरचनालाई नै एक संहिताको खाका बनाउँदाखेरि आर्थिक समृद्धि नहोला भन्ने होइन हुन्छ त्यसलाई त्यसमा चाहिँ अलिकति नेपाल सरकारले अलिकति प्रायोरिटी दिनु पर्यो राम्रोसँग त्यसलाई त्यो आर्थिक विकास गर्नकै लागि त्यो एउटा संरचना बनाएपछि सजिलो हुन्छ कि भनेर किनकि हरिदाईले भने चाहिँ असी प्रतिशत आए जसरी कैलाली कञ्चन कुरा त भन्ने कुरा छ धेरै सम्भावनाहरू पहाडमै छ त त्यहाँबाट अलिकति कमसेकम नेपाल सरकारले उयो गर्नुपर्छ हामी विशेष गरी अधिकार सहितको पहिचान होइन देशभित्र पनि सबै जात जातिको अधिकार सहितको पहिचान अब थर्वट भन्दै गर्दाखेरि यहाँका अरू जातिहरूलाई अधिकारै नदिने भन्ने कुरा पनि त होइन त्यो कुरामा चाहिँ हामी अलिकति फ्लेक्जिबल भएर बहस गरिनुपर्छ भन्ने हो धन्यवाद कार्यक्रम संहिता संगालोमा आज हामीले सुदूरपश्चिमलाई सुहाउँदो संहिताको सवालमा छलफल गर्यौं कार्यक्रममा सहभागी हुनुहुन्थ्यो अखण्ड सुदूरपश्चिमको पक्षमा वकालत गर्ने हरि रेग्मी नेपाली कांग्रेस कैलालीका पूर्व सभापति गोविन्द राज जोशी स्थानीय साथी समितिका संयोजक वीरबहादुर जेठारा अधिकारकर्मी गोमा आचार्य थरूहट तराई पार्टीका माधव चौधरी र थारू नागरिक समाजका अध्यक्ष बहादुर चौधरी कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो दीर्घराज उपाध्यायले सुदूरपश्चिम कृषि पर्यटन जडीबुटी खनिज लगायतका प्राकृतिक स्रोतहरूले सम्पन्न छ तर विकासको प्रक्रियामा पछि परेको छ यहाँका स्थानीय बासिन्दाको सधैँको गुनासो छ केन्द्रले सुदूरपश्चिमलाई सधैँ हेप्यो कहिले पनि यहाँका नागरिकको आवश्यकतालाई प्राथमिकतामा पारिएन र घाम पनि अस्ताउन मात्रै पश्चिममा आइपुग्छ त्यसरी पनि विकास र त्यसमा समानुपातिक सहभागिता दिलाउने संघीयता यस क्षेत्रमा आवश्यक भएको कुरा छलफलमा उठेको छ कार्यक्रममा अब चाहिँ तपाईँले नै पठाउनु भएको सन्देश सुन्ने पालो भएको छ साथमा हुनुहुन्छ सहकर्मी प्रियङ्का बुढाथोकी गणेश खनालले ट्विटरमा लेख्नु भएको छ संघीयताको विषयमा सबै पार्टीको फरक फरक धारणा भए तापनि पाँचवटा प्रदेशमा सहमति जुट्ने सम्भावना बलियो छ जसमा अधिकांश जनताको साथ र समर्थन रहनेछ भन्नेमा विश्वास बढ़ेको छ त्यस्तै सुनिल श्रेष्ठले आफ्नो विचार ट्वीटरमै लेख्नु भएको छ तीव्र जनाकांक्षा मध्ये सक्ने जति पनि नेताले पूरा गरेनन् भनेर गणतन्त्र र संघीयताको विरोध गर्नुहुँदैन संघीय गणतन्त्र नेपाल नै समुन्नत नेपाल हुनेछ त्यस्तै सरला रावल लेख्नुहुन्छ संघीय भूगोलको होइन सत्ताको पुनर्संरचना हो पदमराज ओझाले कैलालीबाट हाम्रो टोल फ्री नम्बरमा आफ्नो विचार रेकर्ड गराउनु भएको छ उहाँको विचारमा सुदूरपश्चिमका सबै जिल्लालाई नमिलाएर प्रदेश निर्माण गरे आर्थिक हिसाबले कमजोर प्रदेश बन्छ सुदूरपश्चिममा धेरै सम्भावनाहरू छन् तराईका जिल्लाहरू यसले टच गरेका छ पहाड़का ठूला सम्भावनाका क्षेत्रहरू यसले टच गरेका छ सङ्घीयताको सन्दर्भ अगाडि बढिरहेको अवस्थामा यदि कैलाली र कञ्चनपुर जिल्लाहरूलाई छुट्याइएर सुदूरपश्चिमलाई सङ्घीयताको स्वरूपमा लाने हो भने सुदूरपश्चिम निकै कमजोर प्रदेशको रूपमा अगाडि बढ्छ जसले आफ्नो सङ्घीय राज्यलाई चलाउन समेत आर्थिक भार खेप्न नसक्ने अवस्था आउन सक्छ तसर्थ मेरो भन्नु के हो भने सुदूरपश्चिमलाई प्रदेश बनाइयो भने यहाँ थुप्रै सम्भावनाहरू छन् यहाँ तराईको व्यापार समेट्न सक्ने अवस्था छ पहाडका तीर्थस्थलदेखि लिएर सम्भावनाका जटीबुटीका क्षेत्रहरू अन्य अन्य क्षेत्रहरू पनि यहाँ समेटिने अवस्था छ तसर्थ सुदूरपश्चिम सिङ्गोलाई एक प्रदेश बनाउनु पर्दछ जसका कारणले सङ्घीयता सुदूरपश्चिमका निमित्त निकै लाभदायक हुनेछ प्रतिक्रिया जनाउने सबैलाई धन्यवाद तपाई पनि संघीयता र हाम्रो कार्यक्रमको बारेमा आफ्ना कुरा हामीलाई पठाउन सक्नुहुन्छ अन्चाना फाउन्डेशन नेपालको उत्पादन कार्यक्रम संघीयता संगालो देशभरका पचास भन्दा बढ़ी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला पैसा नलाग्ने हाम्रो फोन नम्बर सोह्र साठी शून्य एक तीन चार पाँच छ सातमा जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ अनि फेसबुक र ट्विटरमा समेत संघीयता संगालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा संघीयता संगालोको छोटो रूप एसएस टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा एसएमएस गर्न सक्नुहुन्छ आजलाई कार्यक्रमको अन्तिमतिर आइपुगेका छौं कार्यक्रम संहिता संगालोमा आज हामीले सुदूरपश्चिमलाई सुहाउँदो संहिताको सवालमा छलफल गर्यौं प्रसारित सामग्रीहरूको पूर्ण अंश हाम्रो website www.afn.org.np dot AFN dot ORG dot एनपीमा सुन्न सक्नुहुन्छ त्यहाँ पनि तपाईँ कार्यक्रमहरू सुनेर आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ भोलि बिहान आठ बजेर दस मिनटमा शान्ति प्रक्रियाको कुरा गर्न कार्यक्रम नेपाल चौतारीका साथ आउनेछौ त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादन टोलीका राजन पराजुली प्रियङ्का बुढाथोकी प्रविधिज्ञ अर्जुन राउतसँगै म कल्पना भट्टराई र म गणेश साचार्य पनि विदा हुन्छौ नमस्कार